तल्लो सुराडमा बालिकाको ज्यान लिने चितुवा मार्ने निर्णय तत्काल हतियार सहित पन्ध्रजना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाइने सेती अञ्चल अस्पतालमा सञ्चालित सघन उपचार कक्षमा विशेषज्ञ डाक्टरहरूको अभाव कैलालीमा पचहत्तर वर्ष पुरानो कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी नेपाली कंग्रेस डडेलधुवाको सभापतिमा भट्ट चयन महेन्द्रगर बजारमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु र हिसानका पूर्व सचिव पुडा सैनिकको निधनको शोकमा मंगलबार देशभरका उच्च मावि बन्द गरिने जिल्ला शिक्षा अधिकारीको सरुवा असोज पन्ध्र पछि मात्र हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु शनिबार साँझ भैतरीको उदयदेव दुई कफाडीका हिरा चन्दकी चार वर्षीय छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ तल्लो सुराडमा नरबक्सी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको सुरक्षा समितिको आकस्मिक बैठकले नरबक्सी चितुवालाई मार्न प्रहरी टोली खटाइने समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभएको छ यसका साथै पीड़ित परिवारलाई राहत वितरण सचेतनामूलक कार्यक्रम सहित गरिने उहाँले बताउनु भएको छ चितुवा मार्न तत्काल हतियार सहित पन्ध्रजना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब परीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभएको छ हिजो मात्र उदयदेव चारको टा गाउँ बस्ने कृष्ण सिंह साउदले विभिन्न गुनासो गर्दै सरकारी निकायले पहल चाल्नुपर्ने भन्दै आग्रह गरेका थिए स्थानीयहरूले चितुवालाई मार्नुपर्ने वा आरक्षमा छोडेर लगेर छोड्नुपर्ने माग राखेका थिए यसैबीच चितुवाको आक्रमणमा परि शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको सब आइतबार फेला परेको छ उदयदेव दुई कफाडीका चन्दकी चार वर्षीय छोरी अञ्जलीलाई घरको आँगनबाट चितुवाले शनिबार आक्रमण गरी लगेको थियो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले बालिकाको शव घरदेखि करिब आठ मिटरको दूरीमा रहेको रत्याल खोलामा टाउको र शरीर अलग अलग भएको अवस्थामा फेला परेको बताउनु भएको छ यो सँगै चितुवाको आक्रमणबाट बाइस सर्वसाधारणले ज्यान गुमाइसकेका छनृ धनगढ़ी स्थित सेती अञ्चल अस्पतालमा लामो समयपछि सञ्चालनमा आएको सघन उपचार कक्ष आईसीयूमा विशेषज्ञ नहुँदा बिरामीलाई समस्या भएको छ सघन कक्षमा चौविस घण्टा डाक्टर हुनुपर्ने भए पनि सेती अञ्चल अस्पतालमा नभएकाले बिरामीले समस्या भोग्नु परेको हो आईसीयू कक्षमा आएका बिरामीको उपचारका लागि डाक्टरलाई बोलाउनु पर्ने बाध्यता रहेको छ आईसीयू कक्षमा एकजना अनिवार्य डाक्टर चौविस घण्टा बस्नुपर्ने भए पनि सेती अञ्चल अस्पतालमा कार्यरत एकजना कर्मचारीले भने ड्यूटीमा खटिएका डाक्टरले आईसीयू कक्षमा आएका बिरामीलाई हेर्ने गरेका छन् विशेषज्ञ विशेष गरी सघन उपचार कक्ष आइसियूका लागि स्पेशल डाक्टर नै चाहिने भए पनि अञ्चल अस्पतालमा अरूले पनि हेरिरहेको उहाँले बताउनु भएको छ सघन उपचार कक्षका बिरामीहरूलाई हेरिरहेका डाक्टर शेरबहादुर कमरले एकजना डाक्टरले मेडिकल वार्ड ओपीडी सेवा र आकस्मिक सेवा हेर्दा समस्या हुने गरेको बताउनुभयो आईसीयू कक्षमा चारजना चारवटा बेड रहेका भए पनि तर भेन्टिलेटर एउटा मात्रै बेड भएका कारण बिरामीको उपचारमा समस्या भएको छ सर्पदंशका बिरामी धेरै आउने भएकाले उपचारका लागि भेन्टिलेटरको आवश्यक पर्ने भएकाले एउटैले काम चलाउनु परेको उहाँले बताउनु भएको छ कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ कारागारमा कैदीबन्दी नअटाएपछि टहराभित्र राखिएको छ क्षमताभन्दा अत्याधिक भएपछि नअटेकालाई टहरामा राखिएको हो तीन ब्लक रहेको कैलाली कारागारभित्र ठूलो ब्लकमा एउटा मात्रै टहरा बनाएको कारागार प्रशासनले बताएको छ पुरूष कैदीबन्दी राख्ने दुईवटै ब्लकमा टहराभित्र कैदी राखिएका छन् गुन्जमुन्ज परेको ठाउँमा उनीहरू आफ्नो दिनचर्या गुजारिरहेका छन् एक सय पच्चीस जनाको क्षमता भएको कारागारमा जना आश्रित बालबालिका सहित चार सय तेह्रजना पुगेका छन् क्षमताभन्दा बढ़ी कैदीबन्दी भएकाले अन्तिम विकल्पको रूपमा टहरामा राखिएको कारागारका जेलर पुष्कर खड्काले बताउनु भएको छ उन्नाइस सय सन्तानब्बेमा बनेको कैलाली कारागार झण्डै पचहत्तर वर्ष पुरानो भइसकेको छ नेपाली कंग्रेस डडेलधुराको जिल्ला कार्य समिति उपसभापतिमा करूणाकर भट्ट र सहसचिवमा अर्जुन बहादुर मल्ल चयन भएका छन् नेपाली कंग्रेस डडेलधुराको हिजो सम्पन्न आठौं जिल्ला कार्य समितिको बैठकले निर्वाचित द्वय सदस्यलाई पदाधिकारीमा चयन गरेको हो नेपाली कंग्रेसको विधानको दफा दश उपदफा दुई कको अनुच्छेद तीन अनुसार कांग्रेस सभापति कर्ण बहादुर मल्लको प्रस्तावमा भट्ट र मल्ल पदाधिकारीमा चयन भएका हुन् दुई हजार बहत्तर माघ चौबिस गते सम्पन्न नेपाली कंग्रेस डडेलधुराको जिल्ला अधिवेशन पश्चात सभापतिले मनोनित गर्ने पदाधिकारी रिक्त रहेका थिए यसैगरी बैठकले नेपाली कंग्रेस डलितका महासमिति सदस्य नैनसिंह मरलाई नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा बधाई समेत ज्ञापन गरेको छ बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कोषको रकम बाँडफाँड गर्दा ओडा गाउँ तथा नगर समितिहरूको आधिकारिक निर्णय अनुसार विनियोजन गर्न पार्टी सभापति तथा सांसद शेरबहादुर देउबा सांसद आर्जु राणा देउबा र सांसद नरभान कामीलाई माग गर्ने निर्णय समेत गरेको कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिनुभएको छ हिजो नेपाल रेडक्रस सोसाइटीले आफ्नो चौपन्नौ रेडक्रस दिवस मनाएको छ दिवसको यस वर्षको नारा रेडक्रस सबै ठाउँमा सबैका लागि भन्ने तोकिएको थियो नेपालमा विक्रमसम्म दुई हजार बीस भदौ उन्नाइस गते रेडकस स्थापना गरिएको दिन भएकाले भदौ उन्नाइसलाई रेडकस दिवसको रूपमा मनाउने गरिएको हो नेपाल रेडकस सोसाइटी स्थापनाको त्रिपन्न वर्ष पूरा भएको अवसरमा हिजो देशभरका रेडकसका विभिन्न शाखाहरूले दिवस मनाएका छन् नेपाल रेडकस सोसाइटी डडेलधुरा शाखाले पनि आइतबार विभिन्न कार्यक्रम सहित स्थापना दिवस मनाएको छ दिवसको अवसरमा डडेलधुरा शाखाले उपक्षेत्रीय अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै जिल्ला सदरमुकामको बागबजार बस पार्कदेखि उपक्षेत्रीय अस्पताल नजिकै रहेको जिल्ला शाखाको कार्यालयसम्म र्याली निकालिएको थियो रेडक्रस सबै ठाउँमा सबैका लागि भन्ने नारासहित निकालिएको र्यालीपछि कार्यालय भवनकै सभाहालमा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो उक्त अन्तर्क्रिया कार्यक्रममा दिवसको नारालाई नै विषयवस्तु बनाएर छलफल गरिएको थियो अन्तर्क्रियामा सहभागीहरूले विश्व जगतदेखि नेपाली समुदायसम्म रेडक्रसको भूमिकाका विषयमा चर्चा गरेका थिए साथै दिवसको अवसर पारेर नेपाली कांग्रेस र डडेलद्वाका सभापति कर्णबहादुर मल्लले नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य बन्ने घोषणा गरेका छन् उनले आजीवन सदस्यता लिएर वर्षको सात दिन रेडक्रस कर्मी भएर काम गर्ने बताएका छन् यसैबीच दिवसकै अवसरमा खुला रक्तदान कार्यक्रम गरिने भनिए पनि उक्त रक्त संचार केन्द्रमा केही मात्रामा रक्त संकलित रहेको हुँदा रक्तदान भने गरिएको छैन इच्छुक केही रक्तदाताहरूको नाम ठेगाना भने टिपोट गरिएको छ उनीहरूलाई आवश्यक परेको दिन रक्तदानका लागि बोलाइने ब्लड ब्याङ्कका टेक्नोलोजिस्ट गणेश ऐरले जानकारी दिनुभएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारमा करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ महेन्द्रनगरको एक नम्बर गल्लीमा शिवराज भट्टको घर निर्माण गरिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर नौ छोटी किचाई बस्ने एक्काइस वर्षीय दिसु राणाको करेन्ट लागेर ज्यान गएको हो हिजो साँझ साँझ सात बजीतिर निर्माणाधीन घरको छतमा सरिया राख्ने क्रममा सरिया विद्युतको थ्री फेज लाइनमा जोडिन गई राणालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभएको छ उहाँका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका राणालाई तत्काल महाकाली अञ्चल अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो उच्च माध्यमिक विद्यालय संघ हिसानका पूर्व सचिव बुद्धिप्रसाद पुडासेनीको निधन भएको छ उनको पिसाब नदीमा क्यान्सर रहेको थियो गएको पुसमा भारतमा उपचार गराएर फर्केका पुडासेनीलाई उक्त रोग दुई महिना अघि फेरि बल्झेर दोस्रो पटक पनि भारतमै उपचार भएको थियो उपचारपछि बुधबार मात्र उनलाई नेपाल फर्काइएको थियो उपचारकै क्रममा ग्रान्डी अस्पतालमा आइतबार बिहान निधन भएको उनका साथी तथा मेधावी कलेजका प्रिन्सिपल जयराम खनालले बताएका छन् उनको निधनमा शोक मनाउन मंगलबार देशभरका उच्च मावि विदा गर्ने हिसानले निर्णय गरेको छ बिहान आकस्मिक रूपमा बसेको हिसानको बैठकले शोक प्रस्ताव पारित गर्दै विदा गर्ने निर्णय गरेको खनालले बताएका छन् सामाकोशीमा रहेको रेडन कलेजका संस्थापक सैनिकका तीन छोरी र श्रीमती रहेका छन् असोज पन्ध्रपछि मात्रै जिल्ला शिक्षा अधिकारीहरूको सरुवा हुने भएको छ कर्मचारीहरूको सरुवा प्रत्येक वर्ष साउन मसान्तसम्ममा गरिसक्नुपर्ने निजामती सेवा ऐनमा व्यवस्था भए पनि सरकारले पूर्णता पाउन अलमल हुँदा यस वर्ष कर्मचारी सरुवामा ढिलाइ भएको छ सरकारले पूर्णता पाएसँगै शिक्षा अधिकारीहरू मन्त्रालय धाउने क्रम बढ़ेको छ तर शिक्षा मन्त्रालयले आगामी असोज पन्ध्रपछि मात्रै शिक्षा अधिकारीको सरुवाको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ सरुवाको लागि दौड़धोप नगरी काममा खटिन श्रेष्ठले जिल्ला शिक्षा अधिकारीहरूलाई निर्देशन समेत दिनुभएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित तीनवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान साढे नौ बजेतिर कैलालीको टीकापुर नगरपालिका नौ स्थित ब्लक नम्बर आठमा अन्टेस्ट मोटरसाइकलले एक पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीलाई गम्भीर चोट लागेको छ टीकापुर नगरपालिका आठ बस्ने वर्ष साठीका टीकाराम चौधरीलाई ठक्कर दिँदा खुट्टा भाँचिएको छ उनको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ ठक्कर दिने चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् त्यस्तै हिजै बिहान एघार बजीतिर लम्की चुहा नगरपालिका एघार गुलारा बस्ने भन्ने ठाउँमा बौनियाबाट लम्कीतर्फ आइरहेको से तीन प त्रिहत्तर नब्बे नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गुलारा बस्ने वर्ष बाह्रका पैदल यात्री अन्जान चौधरीको खुट्टा भाँचिएको छ उनको स्थानीय लाल रत्न अस्पतालमा उपचार भइरहेको छ ठक्कर दिने चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् यसै गरी साढे आठ बजे राति कञ्चनपुरको कृष्णपुर नगरपालिका दुई बाणी स्थित पूर्व पश्चिम राजमार्गमा ना एक झ छ शून्य नम्बरको बोलेरो जीप र से एक प सात शून्य शून्य दुई नम्बरको मोटरसाइकल ठोकिएका छन् ठक्करबाट मोटरसाइकल चालक कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका एघार बस्ने दीपक ऐरको खुट्टामा गम्भीर चोट लागेको छ भने सोही ठाउँका मोटरसाइकलमा सवार रामबिन राणा सामान्य घाइते भएका छन् दुवैजनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ अब